सर्ग तिन सङ्घर्ष र महायुद्ध क तुङदुङ्गे र अन्धकारको युद्ध आगोले धर्मलाई शुद्ध बनाउँछ आगोले धर्मलाई शुद्ध बनाउँछ नदीले कानुनलाई परिष्कृत गर्छ रुखहरूले परम्परालाई बोकेर उभिन्छन् तर जब आधी चल्छ को बाँच्न सक्छ आगो बिना प्रकाश छैन अन्धकार बिना राग छैन सङ्घर्ष बिना शान्ति छैन र महायुद्ध बिना विजय छैन तर हे हेर्नु त अन्धकार उठ्न थाल्यो पर्वत फाट्यो र दैत्य झऱ्यो कालो तुफान झैँ भुइँ काप्यो नदी रगत बनी बग्यो निसाचरहरू आए खप्पर पिट्दै गर्जन गर्दै तर तुङ्लुङ्गे अडिक भए धरतीको बिचमा न्यायको पक्षमा सत्यको बलमा उनी लडे तर क्रोधले होइन बुद्धिले घृणाले होइन प्रेमले भयले होइन विश्वासले रुखहरू रोए हावाले पीडा गुनगुनायो नदी बोले जोगाऊ जोगाऊ यो सृष्टि त्यो क्षण शक्ति मात्रै होइन ज्ञान नै ठुलो देखियो महायुद्ध सन्तुलनमा पुग्यो विनाशमा होइन समझदारीमा हे बुझ हे स्मरण गर सत्य कहिल्यै हार्दैन प्रेमले उसको साथ दिन्छ र सृष्टि कहिल्यै मर्दैन अवश्य सन्तुलन फर्कन्छ ख युगहरूको टकराव प्रारम्भको गर्जन त्यो दिन पहाडहरू जुरुक्क उठे झन्झनाउँदै धरतीकै हड्डी झैँ कठोर नदीहरू बौलाए झरनाहरू चिच्याए किनारहरू च्यातिए पातहरू सुसाए रुखहरू थरथर कापे हावा उराठिलो र अन्तहीन आर्तनाद गर्दै दौडियो युहरूको सिमानामा एक शङ्ख बज्यो गर्जन भयो शब्द बिना बोल्ने स्वर त्यो आवाजले प्रकृतिको क्यानभासमा युद्धको रेखा कोर्यो त्यो आवाजले प्रकृतिको क्यानभासमा युद्धको रेखा कोर्यो एकातिर थियो सृष्टिको उज्यालो सत्य धर्म बिहानको प्रकाश तलदेखि टेको लिएको विश्वास अर्कोतिर थियो विनाशको अन्धकार मोह अधर्म आँखा पाल्ने लोभ जसले जग हल्लाउँछ तर हे सुन सत्य र असत्यको दूरी दुनियाँले हेरे जस्तो थिएन त्यो दूरी विचारको थियो शक्तिको होइन त्यो दूरी विचारको थियो शक्तिको होइन शक्ति त दुवै पक्षसँग बराबरी थियो तर भिन्न थिए सोच बाटो र भावना तर भिन्न थिए सोच बाटो र भावना ग पृथ्वीका आँसु युद्धको पूर्व सङ्केत पृथ्वी रुन थालिन् नयन बिना आँसु बिना तर उनको छाती चिरिएको थियो पहाडका टाकुरा झरे ढुङ्गाहरू अडिन सकेनन् रुखहरू ढले बिना आँधी बिना बाढी नदीहरू उल्टो बग्न थाले प्रवाह रोकियो समुद्र काप्यो त्यही बेला पृथ्वी बोलिन् भित्रैको गर्जनमा चुपचाप स्वरमा हे तुङ्गुङ्गे यो युद्ध तेरो कर्म हो यो युद्ध तेरो धर्म हो भाग्ने होइन बुझ्ने प्रयास गर नाश होइन सन्तुलन खोज यात्रा हो यो नाश होइन सन्तुलन खोज यात्रा हो यो टुङडुङ एल्टोलाए आकाशतिर जहाँ चन्द्र र सूर्य एक अर्कासँग टकराइरहेथ्यो तारा ओझेलमा थिए सन्तुलन चिप्लिरहेको थियो त्यो बेला तुङदुङेले बुझे सङ्घर्ष बिना सत्य जन्मिँदैन महायुद्ध बिना शान्ति टिक्दैन सङ्घर्ष बिना सत्य जन्मिँदैन महायुद्ध बिना शान्ति टिक्दैन र उनले त्यो सत्यलाई आत्मासँग गाँसे श्वाससँग गाँसे पृथ्वीका आँसुहरू पुस्दै उनी युद्धतर्फ हिँडे तर हिंसामा होइन धर्मको स्वरमा उनी युद्धतर्फ हिँडे तर हिंसामा होइन धर्मको स्वरमा धर्मको स्वरमा घ आत्माको द्वन्द्व रक्तको नदी हे पहिलो युद्ध बाहिर थियो तर दोस्रो युद्ध भित्र थियो आत्माको घाटमा टुङडुङ्गे चुप लागे शस्त्र बोकेको हात थथरायो मनले सोध्यो के म साँच्चै यो युद्ध जित्न चाहन्छु तर उत्तर उत्तर बाहिर थिएन भित्रैबाट आएको थियो शून्य जस्तै स्पष्ट मौन जस्तै गहिरो त्यो युद्ध जित्ने होइन यो युद्ध भोग्ने हो यो युद्ध जित्ने होइन यो युद्ध भोग्ने हो यो युद्ध सम्झिने हो यो युद्धभित्र जल्ने हो त्यही बेला रगत बग्यो घाउले होइन निर्णयले त्यही बेला रगत बग्यो घाउले होइन निर्णयले रगतले नदी बन्यो र नदीले माटो रातो बनायो आकाश रोयो रुखहरू मौन भए सृष्टिले हेर्दै भन्यो धर्मका लागि लड्नेहरू पनि आखिर रक्तमै नुहाउँछन् धर्मका लागि लड्नेहरू पनि आखिर रक्तमै नुहाउँछन् हे बुझ हे महसुस गर हे बुझ हे महसुस गर धर्मको बाटो सधैँ उज्यालो हुँदैन धर्मको बाटो सधैँ उज्यालो हुँदैन कहिलेकाहीँ त्यो रक्तको नदी पार गरेर जानुपर्छ रक्तको नदी पार गरेर जानुपर्छ म आगो र खरानी पुनर्जन्मको पीडा ए महायुद्ध सकियो शङ्ख रोकियो तर पृथ्वी जलेर खरानी बन्यो तर पृथ्वी जलेर खरानी बन्यो रुखहरू नाङ्गा भए नदीहरू सुके पाहाडहरू मौन भए आकाश धुवाले ढाकिएको थियो त्यही बेला सृष्टिले तुङदुङ्गेलाई सोध्यो हे तुङदुङ्गी अब के गर्छौ तुङदुङ्गे झुके धरतीको छातीमा एक मुठी खरानी उठाए उनको स्वर भित्रैबाट आयो शान्त तर प्रबल यो खरानी पराजय होइन यो खरानी पुनर्जन्मको सङ्केत हो यो खरानी पराजय होइन यो खरानी पुनर्जन्मको सङ्केत हो जहाँ आगो सकिन्छ त्यहाँ नयाँ बिउ राखिन्छ जहाँ धुवा हुन्छ त्यहाँबाट सूर्य फेरि उदाउँछ हे सुन हे बुझ पहाड फेरि हरिया हुनेछन् नदी फेरि बग्नेछ तर यो खरानी कहिल्यै बिर्सिनु हुन्न तर यो खरानी कहिल्यै बिर्सिनु हुन्न इतिहासले यो कथा इतिहासले यो कथा बोलेकै हुनेछ महायुद्धको होइन पुनर्जन्मको महायुद्धको होइन पुनर्जन्म च विजय वा हार अन्तिम सत्य युद्ध सकियो धुलो बन्यो खरानी थामियो तुङलुङे मुस्कुराए उनी न राजा बने न विजेता किनभने उनले जित खोजेका थिएनन् उनी त सत्य खोज्दै हिँडेका थिए त्यसैले उनले भने विजय त्यो त क्षणिक हुन्छ साँचो जित आत्माको शान्ति हो विजय त्यो त क्षणिक हुन्छ साँचो जित आत्माको शान्ति हो त्यही दिन सूर्य पहिलोपटक रातो देखियो न रगतका कारण न आगोका कारण तर सत्यको उज्यालोले आकाश नै रङ्गिएको थियो हे जान हे मनन गर सङ्घर्ष र महायुद्ध जीवनका अङ्ग हुन् तर सबै युद्ध शस्त्रबाट जितिँदैन तर सबै युद्ध शस्त्रबाट जितिँदैन केही लडाइँ बाहिरको संसारमा हुन्छन् तर सबैभन्दा गहिरो युद्ध आफ्नै भित्र हुन्छ तर सबैभन्दा गहिरो युद्ध आफ्नै भित्र हुन्छ आफ्नै भित्र लडिन्छ टुङ्गेको यात्रा शक्तिको यात्रा थिएन सत्य र ज्ञानको यात्रा थियो जहाँ शस्त्र होइन सञ्जीवनी हो शब्द होइन बोध हो र अन्तत जित त्यो हो जहाँ आफू आफूसँग मेल खान्छ जहाँ आफू आफूसँग मेल खान्छ